नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Chau नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट सरकार विरुद्ध आन्दोलनमा रहेका नेकपा माओवादी सहितका दलहरूले आज काठमाडौँमा विरोध सभा गर्ने निर्वाचन ऐनका विवादित विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा बन्द सत्र जारी मताधिकारको माग गर्दै पर्यवेक्षकद्वारा नाराबाजीसित रोस्टम घेराउ अमेरिकाको न्युक्लियरमा गोलाबारी हुँदा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 आयोगको प्रमुख बनाए आएको विरोधमा नेकपा माओवादी सहितका साना दलहरू आन्दोलनमा छन् भोलि उनीहरूले कार्कीको नियुक्तिको विरोधमा अख्तियार अगाडि धरना दिने बताएका छन् उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ लामो समयपछि आज साँझ बस्न लागेको बैठकमा निर्वाचन ऐनका विवादित विषयमा छलफल हुनेछ नयाँ बानेश्वरमा रहेको सेना समाजन समन्वयन समितिको कार्यमा बस्ने बैठकमा नेकपा माओवादी सहितका साना दलहरूले गरिरहेको आन्दोलन उनीहरूसँगको वार्ता संविधान सभा चुनावको मितिका विषयमा पनि छलफल हुनेछ कंग्रेस सभापति तथा समितिका संयोजक सुशील कोइरालाले बोलाउनु भएको बैठकमा कंग्रेसले यसअघि पार्टीले राख्दै आएको थ्रेस होल्ड उम्मेद्वारको योग्यता लगायतका विषयमा आफ्नो अडान कायम राख्ने बताएको छ नेकपा एमाले पनि निर्वाचन ऐनका विषयमा निर्वाचन आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान राखेको छ त्यस्तै यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति खारेजका विषयमा पनि बैठकमा एमाले प्रस्ताव राख्ने नेताहरूले बताएका छन् दलहरूबीच निर्वाचन ऐनमा राखिएको प्रावधान निर्वाचनको मिति घोषणा तत्काल या पछि भन्नेमा पनि विवाद रहेको छ आज उच्च स्तरीय राजनैतिक समितिले गरेको निर्णयको आधारमा सरकारसँग छलफल गर्ने दलहरूले बताएका छन् नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा अहिले बन्द सत्र चलिरहेको छ मताधिकारको माग गर्दै पर्यवेक्षकले नाराबाजी र रोस्टम घेराउ गरेपछि चुनावी प्रक्रिया भने अहिले चल्न सकेको छैन चुनावी प्रक्रिया चार बजेपछि मात्र शुरू हुने बुझिएको छ चितवनको सौराहामा जारी महाधिवेशनमा चुनावी प्रक्रियामा छप्पन्न जनाले भोट हाल्नेछन् निर्वाचन प्रयोजनको लागि अधिवक्ता कुनसाङ योन्जनको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल चयन गरिएको छ निर्वाचन मण्डलका सदस्यहरूमा निवर्तमान महासचिव आङ्काजी शेर्पा अधिवक्ता अन्जु कास्त फुलमती चौधरी शान्ति झुरेल रहनु भएको छ तीन वर्ष नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा पाँचजनाको उम्मेद्वारी पर्ने निश्चित भएको छ अध्यक्ष पदको प्रत्याशीहरूमा नरेश ताम्राकार चन्द्रविक्रम राई पेमा शेर्पा नागेन्द्र कुमार र नित्यानन्द ताजपुरिया देखिनु भएको छ यस विषयमा थप जानकारी दिनको लागि यति बेला हाम्रो टेलिफोन सम्पर्कमा सहकर्मी ध्रुवराज खनाल हुनुहुन्छ ध्रुवजी ध्रुवजी त्यहाँ अहिले के भइरहेको छ त्यसबारेमा थप जानकारी गराउनुहोस् सम्झनाजी अब बन्द सत्र जुन खाना सत्रपछि अब बन्द सत्र सुरु हुँदैछ र यति बेला मैले देखिराखेको छु सम्पूर्ण पर्यवेक्षक प्रतिनिधिहरू यति बेला हलभित्र प्रवेश गरिराखेको अवस्था रहेको छ अबको लगभग एक डेढ घन्टा दुई घन्टापछि चुनावी प्रक्रिया सुरु हुनेछ त्यस अगाडि भने जुन पर्यवेक्षकहरूले माग राखेका छन् पर्यवेक्षक जिल्ला समन्वय समितिका प्रतिनिधिहरूलाई पर्यवेक्षकहरूलाई सचिवालयमा चाहिँ प्रतिनिधि छनौट गर्न पाउनुपर्ने अनि चौध प्रदेश को नै कायम हुनुपर्ने उनीहरूको त्यो जुन माग रहेको छ त्यस विषयमा अब केही छलफल भए पश्चात र छलफल सँगसँगै चुनावी प्रक्रिया पनि अगाडि बढाउने हामीले जानकारी पाएका छौँ यद्यपि केही बेर अगाडि मात्र हामी जुन बन्द सत्रमा प्रवेश गर्न पाएका थियौँ यति बेला भने हामी बाहिर छौँ र बाहिरबाट रिपोर्टिङ गरिराखेको अवस्था हो र अब जुन अब लगभग सहमति गर्ने प्रयास पनि भइराखेको भन्ने सुनिएको छ विभिन्न पार्टीका जुन उद्घाटन सत्रमा उपस्थित रहनु भएको थियो वर्षमान पुन लगायत नेताहरू पृथ्वी सुब्बा गुरुङहरू जुन तिन दिनदेखि सोह्रमै रहेका छन् उनीहरूले पनि भित्रभित्र सहमतिको प्रयास भने गरिराखेको भन्ने सुनेको छ यद्यपि देखिएको छ बिहानसम्म पाँचजना कुलले उम्मेदवारी दिएका थिए दावेदारी प्रस्तुत गरेका थिए दिउँसोतिर एकजना फेरि थपिएको छ अध्यक्षको लागि र यसले हेर्दाखेरि पक्कै अब निर्वाचन नै जान्छ जुन निर्वाचन नै हुनेछ मतदान हुनेछ र महासचिवको लागि सचिवको लागि उपाध्यक्षको लागि सम्पूर्णको लागि यति बेला निर्वाचनले जानकारी पाएका छौँ अब बन्द सत्रमा जुन केही बेर अगाडि नारा जुलुस भयो हातपातको अवस्था सिर्जना भयो त्यसलाई अब त्यो माग अब केही बेरपछि सुरु हुने बन्द सत्रमा छलफल पश्चात चुनावी प्रक्रियामा अगाडि बढ्ने जानकारी हामीले पाएका छौँ सम्झनाजी हुन्छ दुर्बीजी जानकारीको लागि धन्यवाद धन्यवाद उहाँ हुनुहुन्थ्यो सहकर्मी ध्रुवराज खनाल नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनमा अहिले बन्द सत्र जारी छ अब केही बेरमा नै चुनावी प्रक्रिया सुरु हुँदैछ भन्ने जानकारी दिनुभयो सहकर्मी ध्रुवराज खनालले अब बाँकी समाचार नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडेले अब हुने संविधानसभा निर्वाचनको बारेमा जिज्ञासा राख्नु भएको छ आज नेपाली कंग्रेसका सभापति सुशील कोइरालालाई भेट्न कोइराला निवास महाराजगंज पुग्नुभएका बोडेले नेपालको पछिल्लो परिस्थिति उच्च स्तरीय राजनैतिक संयन्त्रले गर्दै गरेका काम र संविधानसभा निर्वाचनका विषयमा जिज्ञासा राख्नु भएको थियो जवाफमा कोइरालाले दलहरूबीच छलफल जारी रहेको र आन्दोलनमा रहेका दलहरूलाई वार्ता मार्फत समस्या समाधान गर्नतर्फ आफूहरू लागेको भन्दै चाँडै निर्वाचनको मिति घोषणा हुने बताउनुभयो साथै भेटमा निर्वाचनका लागि अमेरिकाको भूमिकाका विषयमा पनि छलफल भएको भेटमा सहभागी कंग्रेसको नेता मेनेन्द्र रिजालले जानकारी दिनुभयो मकवानपुर बहुमुखी क्याम्पसको विद्यार्थी बोक्ने बसमा आग लागि भएको छ आइतबार राति बसमा लागेको आगो दमकल स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको हो क्याम्पस परिसरमा राखेको ना एक तीन एक नौ तीन नम्बरको बसमा कसरी र कसले आगो लगाएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ यसैबीच सोमबार बिहान हेटुडा सिमेन्ट उद्योगको कोइला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 पाकिस्तानको आम चुनावमा जित पक्का भएपछि पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना नजिकका व्यक्तिहरूसँग सरकार गठनको लागि कुरा थालनी गर्न सुरु गर्नु भएको छ अन्तिम नतिजा आउन अझै बाँकी रहेको तर पनि जितको पक्का भएपछि उहाँले आफ्ना सहयोगीहरूसँग सरकारको गठनको विषयमा छलफल सुरु गर्नु भएको हो उहाँलाई सरकार गठनको लागि सहयोगीको आवश्यकता परेको भए पनि आम निर्वाचनमा दोस्रो स्थानमा रहेको इमरानको पार्टीको सहयोग नभए पनि शरीफले सरकार गठन गर्न सक्ने अधिकारीहरूले बताएका छन् नेता निर्वाचनको प्रचारमा घाइते भएका अर्का उम्मेद्वार इमरानले भने धाँधली भएको भन्दै निराशा प्रकट गर्नु भएको छ इमरानको पार्टी दोस्रो स्थानमा रहेको छ अस्पतालमा नै पत्रकारहरूसँग इमरानले निराशा प्रकट गर्नुभएको थियो उहाँले मतदानमा धेरै मात्रामा महिलाहरूको सहभागिता रहेको प्रति खुसी समेत व्यक्त गर्नुभएको छ उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको स्रोतले बताएको छ अब खेल समाचार इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ तेह्र खेलबाट अठार अङ्क जोडेको मुम्बई र समान खेलबाट सोह्र अङ्क बटुलेको हैदराबाद बीचको खेल बेलुका सभा आठ बजेपछि शुरू हुनेछ मुम्बईले आजको खेल जिते बीस अङ्क रहेको चेन्नईलाई नेट रन रेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ भने हैदराबादले खेल जिते चौथो स्थानमा पुग्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले पाँच विकेटले पराजित गरेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकार विरुद्ध आन्दोलनमा रहेका नेकपा माओवादी सहितका दलहरूले आज काठमाडौँमा विरोध सभा गर्ने निर्वाचनका विवादित विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा बन्द सत्र जारी मताधिकारको माग गर्दै पर्यवेक्षकद्वारा सहित रोस्टम घेराउ अमेरिकाको न्युक्लियरमा गोलीबारी हुँदा दुई बच्चासहित उन्नाइसजना घाइते र इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भेट्ने हवस् दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार